नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अर्याल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको छत्तीसौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर नेपालका कम्युनिष्ट पार्टीहरूले मनाउँदैछन् स्मृति दिवसका अवसरमा नेकपा एमाले काठमाडौँको चम्पादेवीमा कार्यक्रमको आयोजना गरेको छ प्रतिष्ठानले काठमाडौँको कृतिपुर स्थित चम्पादेवीमा रहेको श्रेष्ठको प्रतिमामा माल्यार्पण कार्यक्रम राखेको सचिव प्रदीप गेवालीले जानकारी दिनुभएको छ नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने नेता श्रेष्ठ पञ्चायत कालमा निर्वासमा समेत पर्नु भएको थियो एकीकृत नेकपा माओवादीले पनि पहिलो पटक पुष्पलालको स्मृति दिवस मनाएको छ पार्टी कार्यालय कोटेश्वरमा कार्यक्रमको आयोजना गरेको हो श्रेष्ठको जन्म विक्रम सम्मत उन्नाइस सय एकासी असार पन्ध्र गते रामेछापमा भएको थियो भने दुई हजार पैंतिस साल साउन सात गते भारतमा निधन भएको थियो निर्वासका बेला भारतमा निधन हुनुभएका श्रेष्ठको शव नेपाल ल्याउन तत्कालीन सरकारले अनुमति समेत दिएको थिएन शहीद गंगालाल श्रेष्ठका भाइ पुष्पलालले दुई हजार छ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो भने कम्युनिष्ट आन्दोलनको घोषणा पत्रलाई नेपालीमा पहिलो पटक अनुवाद गर्नु भएको थियो प्रतिष्ठानका अनुसार विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिको सहभागितामा आज विशेष छलफल कार्यक्रम समेत आयोजना गरिएको छ एक महिनाको उपचार सकेर गैराती स्वदेश फर्कनुभएका प्रधानमन्त्री सुशील कोइरालाले आज बिहानैदेखि सामान्य भेटवार्ता थाल्नु भएको छ सचिवालय सल्लाहकार परिवार र आफन्तसँग बिहान भेटवार्ता गर्नुभएको हो पार्टीका केही नेता कार्यकर्ता प्रधानमन्त्रीलाई भेटघाट गर्न बालुवा टार्नै पुगेका थिए असार दुई गति उपचारका लागि अमेरिका जानुभएका कोइराला गैराती फर्कनु भएको हो प्रधानमन्त्री कोइरालाले आफू पूर्ण रूपले स्वस्थ भएको पनि बताउनु भएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले आफूलाई देशभरि र विदेशबाट समेत स्वास्थ्य लाभको शुभकामना पठाएको भन्दै त्यसले नै प्रेरणा मिलेको बताउनु भएको छ उहाँले आफू राजनीतिक जीवनमा पनि मृत्युसँग लडेको मान्छे भएकोले विगतमा पनि जिब्रोको क्यान्सरसँग लडेर जितेको बताउनु भएको छ उहाँले अहिले पनि आफूले क्यान्सरलाई जितेको बताउनु भयो प्रधानमन्त्री कोइरालाले चिकित्सकहरूले तीन महिना मा अनुगमन परीक्षणमा आउन सल्लाह दिएको पनि बताउनुभयो राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले इजिप्टको राष्ट्रिय दिवसका उपलक्ष्यमा त्यहाँका राष्ट्रपति अब्देल फताह इल सिसिल र प्रधानमन्त्री इब्राहिम महलाभलाई बेग्ला बेग्ली सन्देश पठाई बधाई ज्ञापन गर्नु भएको छ सन्देशमा उहाँहरूले इजिप्टका राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको पनि कामना गर्नु भएको छ सन्देशमा उहाँहरूले दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध आउँदा वर्षहरूमा अझ सुदृढ हुँदै जानेमा विश्वास पनि व्यक्त गर्नुभएको छ नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलहरूबीच सहमति नभए पेलेरै भए पनि संविधान जारी गर्ने बताउनु भएको छ माओवादीले भएको संविधान फालेर अर्को संविधान बनाउन समेत नदिएको आरोप लगाउँदै पौडेलले जारी गर्न अवरोध गरेमा पेलेरै भए पनि संविधान जारी गरेरै छाडिने बताउनु भएको छ प्रेस युनियन मोरङले आज बिहान विराटनगरमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वहाँले एकीकृत माओवादीको नियतमा शंका गर्ने प्रशस्तै आधार रहेको पनि दावी गर्नु भएको छ एमालेसँगको सहमति अनुसार राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने विषयमा आफूहरू चुकेको बताउँदै वहाँले सकिएको विषय नउठाउन पनि आग्रह गर्नु भएको छ जना सभासदको विषय एमालेको तर्फबाट नाम आउने बित्तिकै टुङ्गोमा पुर्याइने पौडेलले बताउनुभयो संयुक्त राष्ट्र संघका महासचिव बाँकी मुनले इजरायल र प्यालेस्टाइनलाई गाजा क्षेत्रमा जारी संघर्षमा तत्काल युद्धविराम गरी वार्ता शुरू गर्न आग्रह गरेका छन् गाजा क्षेत्रमा चौध दिनदेखि जारी लड़ाईमा अहिलेसम्म छ सय प्यालेस्टाइनी तथा उनातिस इजरायलको ज्यान गइसकेको छ यसअघि अमेरिकी विदेश मन्त्री जोन केरीले इजिप्टमा पुगी इजरायल र प्यालेस्टाइनलाई युद्धविरामका लागि आग्रह गर्नुभएको थियो यद्यपि उनले अमेरिकाले युद्धविराम चाहेको भए पनि इजरायलले चलाएको सैन्य कार्यवाही वैध भएकोले अमेरिका इजरायलको समर्थनमा रहेको प्रश्न पार्नु भएको थियो केरीले इजरायल हमास विरूद्धको कार्यवाहीमा अगाडि बढ़ेकाले अमेरिका आतंकवाद विरूद्धको कार्यवाहीमा सकारात्मक रहेको उल्लेख गर्नु भएको थियो जारी द्वन्दमा इजरायली सेनाको कार्यवाहीमा प्यालेस्टाइनका करिब चार हजार नागरिक घाइते समेत भइसकेका छन् उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र भारत विरूद्धको तेस्रो टेस्ट क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले विकेट किपर परिवर्तन गर्ने भएको छ नियमित विकेट किपर म्याट पिरोर चोटग्रस्त भएपछि उनको ठाउँमा जोस बटरलाई ल्याउन लागि हो तेइस वर्षीय बटलर टेस्ट क्रिकेटमा डेन्यू गर्ने जनाएका छन् उनले अहिलेसम्म इङ्ल्याण्डका लागि तेत्तीसवटा एक दिवसीय र छत्तीसवटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलिसकेका छन् पाँचवटा टेस्ट क्रिकेटमा भारतले एक शून्यको अग्रता लिएको छ पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोस्रो टेस्टमा भारत पञ्चानब्बे रनले विजयी बनेको छ तेस्रो टेस्ट आगामी आइतबारदेखि शुरू हुँदैछ हवस्तो यसका साथै बिहान एघार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार